प्राय कसैका आउने झिना सम्झना जस्तै तिम्रा सपना रहेछन् मेरा सपना जस्तै प्राय कसैका आउने झिना सम्झना जस्तै तिम्रा सपना रहेछन् मेरा सपना जस्तै दुख भोगेर मैले यही अनुभव गरे यी दुःख भोगेर मैले यही अनुभव गरे लाग्छन् अरूका पीडा आफ्ना वेदना जस्तै तिम्रा सपना रहेछन् मेरा सपना जस्तै एक पल मुटुमा बसी याद छोडेर गयौ एक पल मुटुमा बसी याद छोडेर गयौ तिम्रो आगमन भयो मानौ सूचना जस्तै तिम्रा सपना रहेछन् मेरा सपना जस्तै अचेल म जिन्दगीसँग आफै गुनासो पोख्छु अचेल म जिन्दगीसँग आफै गुनासो पोख्छु किन जिन्दगी छैन मनोभावना जस्तै तिम्रा सपना रहेछन् मेरा सपना जस्तै यस्तो प्रेमको अब राग फैलाउनु पर्छ यस्तो प्रेमको अब राग फैलाउनु पर्छ जस्तो कि काँडा झैँ जस्तो कि काँडा झैँ होइन फूल बासना जस्तै प्राय कसैका आउने झिना सम्झना जस्तै तिम्रा सपना रहेछन् मेरा सपना जस्तै स्थायी घर दिपायल बाह्र डोटी भई हाल मुम्बईमा रहनुभएका श्रोता नरेन्द्र बिहानीले हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जीमेल डट कममा लेखी पठाउनु भएको गजल थियो यो भर्खरका नयाँ जोडी नयाँ बस्तीमा बसाई सरेर आइपुगेछन् बसाई सरेको भोलिपल्ट बिहान दुवैजना बिहानको नास्ता खाँदै गर्दा श्रीमती चाहिँले आफ्नो घरको झ्यालबाट देखिन् छिमेकीले धोएको कपडा सुकाउँदै थिइन् ती धोएका कपडा सफा देखिँदैनन् तिनलाई सायद कपडा कसरी धुने थाहा नहुन सक्छ कपडा धुने राम्रो साबुनको खाँचो छ जस्तो छ श्रीमतीले भनिन् श्रीमान शाहीले झ्यालबाट हेरे तर कुनै प्रतिक्रिया जनाएनन् त्यसपछिका दिनहरूमा प्रत्येक पटक छिमेकीले कपडा सुकाउँदै गर्दा ती श्रीमती चाहिले सधैँ त्यही प्रतिक्रिया दिइरहन् करिब एक महिनापछि श्रीमती चाहिले आफ्नो झ्यालबाट हेर्दै गर्दा छिमेकीले सुकाउँदै गरेका कपडा सुकिला सफा देखेर अचम्मित भइन् र श्रीमानलाई भनिन् हेर्नुहोस् त बल्ल उनले कपडा राम्ररी धुन जानेछन् कसले सिकायो होला मलाई त जान्न मन लाग्यो जवाफमा श्रीमानले भने म आज बिहान सबेरै उठे र हाम्रो झ्यालको सिसा सफा गरे हामीले के देख्दछौं भन्ने कुरा हामीले जुन झ्यालबाट हेर्छौं त्यसको सफाईमा निर्भर गर्दछ नमस्कार अनि स्वागत अभिवादन रन्सी मिडियाको साप्ताहिक रेडियो कार्यक्रम यो साँझ यो सुभाषमा निर्माता रन्सी र प्रस्तुता प्रदीप गिरीको आज कार्यक्रमको अठहत्तरौं श्रृंखला सदाझै आज पनि हामीसँग छन् प्रेरणादायी कथा गजल र सुमधुर गीतहरू आजको कार्यक्रम शुरू गर्दैछौ दुई पन्छी थिए बोलको यस गीतबाट गीतकी गायिका सुचेता रोए नेपाली नभए पनि उहाँ नेपाली गीत संगीतलाई धेरै माया गर्नुहुन्छ अमेरिकादेखि नेपाल यसै गीत रेकर्डका लागि जानुभएको थियो शब्द रचना विप्लव प्रतीक संगीतकार सचिन सिंह चिसो सिरेटोमा कसो गर्छ होला यति चिसो सिरेटोमा कसो गर्छ होला आज भोलि के खाएर पेट भर्छ होला यति चिसो सिरेटोमा कसो गर्छ होला आज भोलि के खाएर पेट भर्छ होला त्यही एउटा बर्को थियो छेक्नलाई जाडो त्यही एउटा बर्को थियो छेक्नलाई जाडो अगेनाको अगुल्टाकै भर पर्छ होला आज भोलि के खाएर पेट भर्छ होला चिहाउँथ्यो घाम जुन पानी भित्रै पस्थ्यो चिहाउँथ्यो घाम जुन पानी भित्री पस्थ्यो त्यही छानोले अझै कति वर्ष टर्छ होला आज भोलि के खाएर पेट भर्छ होला अहिले खाने अन्न छैन भरेलाई के हो अहिले खाने अन्न छैन भरेलाई के हो यही सासले अरू कति दिन सर्छ होला आज भोलि के खाएर पेट भर्छ होला मन्दिरमा पोख्ने दुध उसलाई दिए हुने मन्दिरमा पोख्ने दुध उसलाई दिए हुने एकै छाक भए पनि भोक मर्छ होला यति चिसो सिरेटोमा कसो गर्छ होला आज भोलि के खाएर पेट भर्छ होला हाल अमेरिकाको मिनेसोटा राज्यमा रहनुभएकी दमक झापाकी श्रोता सृजना न्यौपानेले लेखी पठाउनु भएको सामग्री थियो यो वैवाहिक जीवन शुरू गर्ने सोच भएका वा भर्खरै शुरू गरेका यदि कोही हुनुहुन्छ भने उहाँहरूको लागि एउटा रोचक कथा सामग्री राख्नेछौ एकैछिनपछि कसैको आँखामा मेरो प्यार भइदिए बस्थे सधैँ मिठो धुन सितार भइदिए कसैको आँखामा मेरो प्यार भइदिए बस्थे सधैँ मिठो धुन सितार भइदिए हो जीवनको यात्रा उनीसँगै गर्थे म हो जीवनको यात्रा उनीसँगै गर्थे म उनी पाउने कास मेरो निधार भइदिए बस्थे सधैँ मिठो धुन सितार भइदिए खुसियाली दिन्थे म डुबेर दुःखमा खुसियाली दिन्थे म डुबेर दुःखमा मेटी दिन्थे भोक खुद शिकार भइदिए बस्थे सधैँ मिठो धुन सितार भइदिए बाचा सबै खेर गयो जब छोडेपछि बाचा सबै खेर गयो जब छोडेपछि त्यतिखेर सात्विक विचार भइदिए बस्थे सधैँ मिठो धुन सितार भइदिए मेरो प्रेमले प्रकाश देखाउने थियो मेरो प्रेमले प्रकाश देखाउने थियो हाम्रो जिन्दगी एउटै किनार भइदिए कसैको आँखामा मेरो प्यार भइदिए बस्थे सधैँ मिठो धुन सितार भइदिए गोलधाप झापाबाट श्रोता प्रकाशमणि खनालले हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जीमेल डट कममा पठाउनु भएको यसै सामग्रीसँगै फेरि पनि स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुबासमा उनले आज विवाह गरिन् विवाह भोजको अन्तिममा उनकी आमाले नयाँ खोलिएको ब्याङ्क खाताको पासबुक उनको हातमा दिइन् जसमा एक हजार रुपियाँ पनि जम्मा गरिदिएकी थिइन् पासबुक हातमा दिँदै गर्दा आमाले भनिन् प्यारी छोरी यो पासबुक राख तिम्रो विवाहको लेख प्रमाण स्वरूप आगामी दिनमा जब केही सुखद र सम्झन लायक घटना घट्दछन् यस खातामा केही पैसा जम्मा गर अनि जम्मा गरेको रकम र त्यस घटनाको बारेमा यस पासबुकमा लेखिराख घटना यदि एकदमै सम्झन लायक भए धेरै पैसा जम्मा गर्न सक्नेछौ एउटा मैले आफैले गरिदिएकी छु तिम्रो विवाहको उपलक्ष्यमा एक हजार रुपियाँ अब बाँकी तिमी आफ्ना श्रीमानसँग मिलेर गर उनले आफ्नी आमाको उपहारको बारेमा आफ्ना श्रीमान समक्ष जानकारी गराए दुवैलाई यो उपहार गजबको लाग्यो र छिट्टै खातामा पैसा जम्मा गर्न आतुरता देखाए विवाहको केही समय पश्चात उक्त पासबुकको रेकर्ड यस प्रकार थियो जेठ महिनाको सात गते एक सय रुपियाँ विवाह पश्चात श्रीमानको पहिलो जन्मदिन मनाउँदा असार महिनाको एक गते तीन सय रुपियाँ काममा तलब वृद्धि पाएको खुसीमा असार महिनाकै बिस गते दुई सय रुपियाँ जापान विदा मनाउन जाँदाको खुसीमा साउन महिनाको पन्ध्र गते दुई हजार रुपियाँ गर्भवती भएको खुसीमा भदौ महिनाको एक गते एक हजार रुपियाँ श्रीमानको जागिरमा प्रमोसन मिलेको खुसीमा यस प्रकार लामै रेकर्ड पासबुकमा थिए वर्षौं बिते बिस्तारै श्रीमान श्रीमती झगडा गर्न थाले अब खासै बातचित पनि हुन छाड्यो उनीहरू एक अर्कासँग विवाह गरेकोमा पश्चाताप गर्न थाले जसै खुसी र सम्झन लायक पलको अभाव भयो खातामा पैसा जम्मा हुने क्रम रोकियो र पासबुकमा रेकर्ड थपिन छोड्यो एक दिन उनले आफ्नी आमासँग कुरा गरिन् म अब यो सम्बन्ध लिएर बाँच्न सक्दिन आमा हामीले पारपाचुके गर्ने निर्णय गर्यौं म अब सोच्न पनि सक्दिन कसरी यस्तो केटासँग विवाह गर्न पुगे जवाफमा उनकी आमाले के भनिन् राख्नेछौ एकैछिनपछि समीप म कुनै दिन आउन सक्छु मैले चाहनुको अर्थ पनि सम्झाउन सक्छु तिम्रो समीप म कुनै दिन आउन सक्छु मैले चाहनुको अर्थ पनि सम्झाउन सक्छु मलाई तिम्रो मायामा यति विश्वास छ मलाई तिम्रो मायामा यति विश्वास छ यो आँखामा तिम्रो तस्बिर बनाउन सक्छु मैले चाहनुको अर्थ पनि सम्झाउन सक्छु विपनीमा तिमी मलाई सताउन सक्छौ भने विपनीमा तिमी मलाई सताउन सक्छौ भने सपनीमा तिमीलाई म सताउन सक्छु मैले चाहनुको अर्थ पनि सम्झाउन सक्छु अरू त के गर्न सक्छु र म अरू त के गर्न सक्छु र म तिमीलाई यही एउटा गजल सुनाउन सक्छु तिम्रो समीप म कुनै दिन आउन सक्छु मैले चाहनुको अर्थ पनि सम्झाउन सक्छु हाल क्यानाडामा रहनुभएका श्रोता विश्वास लामाले पठाउनु भएको सामग्री थियो यो गरेर किन झर्की बल्ल आज थाहा लाग्यो भेटौँ भन्दा किन तर्की बल्ल आज थाहा लाग्यो फोन गरेर किन झर्की बल्ल आज थाहा लाग्यो भेटौँ भन्दा किन तर्की बल्ल आज थाहा लाग्यो निराश जस्ती देखिन्थी खै हेर्दै थिए तलतिर निराश जस्ती देखिन्थी खै हेर्दै थिए तलतिर त्यो साँझमा कसलाई पर्खी बल्ल आज थाहा लाग्यो भेटौँ भन्दा किन तर्की बल्ल आज थाहा लाग्यो उसलाई भेट्ने चाह बोकी गए ऊ भएतिर उसलाई भेट्ने चाह बोकी गए ऊ भएतिर देख्न साथै किन छर्की बल्ल आज थाहा लाग्यो भेटौ भन्दा किन तर्की बल्ल आज थाहा लाग्यो नहिचकिचाई निर्धक्क साथ हिँड्ने गर्थी मसँग नहिचकिचाई निर्धक्क साथ हिँड्ने गर्थी मसँग त्यो बजारमा किन अर्की बल्ल आज थाहा लाग्यो भेटौँ भन्दा किन तर्की बल्ल आज थाहा लाग्यो सबै कुरो चाँजो पाँजो मिलाई छे बिहेको पो सबै कुरो चाँजो पाँजो मिलाइ छे बिहेको पो बन्ने भैछे धनी घर कि बल्ल आज थाहा लाग्यो फोन गरेर किन झर्की बल्ल आज थाहा लाग्यो भेटौँ भन्दा किन तर्की बल्ल आज थाहा लाग्यो खोटाङबाट श्रोता असफल यात्री सुमनले लेखी पठाउनु भएको यसै सामग्रीसँगै पुनः स्वागत गर्न चाहन्छौ कार्यक्रम यो साँझ यो सुबासमा विवाह गरी जान लागेकी छोरीलाई आमाले उपहार स्वरूप दिएको पासबुक सम्बन्धी कथा वाचन गर्दै थियो जब छोरीको वैवाहिक जीवनमा खटपट शुरू हुन्छ उनले आफ्नी आमालाई आफूहरूले पारपाचुके गर्न लागेको बारेमा जानकारी गराउँदछिन् जवाफमा आमाले के भनिन् जवाफमा आमाले भनिन् ठिकै छ छोरी तिमीलाई जसरी खुसी मिल्छ त्यही गर तर छुट्टिनु अघि तिमीलाई याद छ नि त्यो पासबुक मैले तिम्रो विवाहमा दिएको खाताबाट सबै पैसा झिक र खर्च गरिदेऊ यसै पनि बिग्रेको वैवाहिक सम्बन्धको कुनै लेख प्रमाण राखेर के फाइदा आफ्नी आमाको सुझाव अनुसार उनी ब्याङ्कमा पैसा निकाल्न पुगिन् ब्याङ्कमा खाता बन्द गर्न लाइनमा खडा भइरहँदा हातमा बोकेको पासबुकका पाना पल्टाउँदै पुराना रेकर्डहरू हेर्दै गइन् पुराना रमाइला सम्पूर्ण खुसीका क्षणहरू कुनै चलचित्रमा जस्तो सबै एकै साथ उनको दिमागमा आए उनी भावुक भइन् आँखाभरि आँसु लिएर उनी बैंकबाट त्यसै घर फर्किन् उनी घर पुगिन् श्रीमानको हातमा त्यो पासबुक दिँदै उनलाई पारपाछुके गर्नु अघि खातामा रहेको सबै पैसा झिकी खर्च गर्न भनिन् अर्को दिन बिहानै श्रीमान ब्याङ्क पुगे र खाताबाट पैसा झेकी खाता बन्द गर्न लाइनमा खडा थिए हातमा रहेको पासबुकका पाना पल्टाउँदै पुराना रेकर्डहरू हेर्दै गए पुराना रमाइला सम्पूर्ण खुसीका क्षणहरू कुनै चलचित्रको जस्तो सबै एकै साथ उनको दिमागमा आए उनी भावुक भए आँखाभरि आँसु लिएर ब्याङ्कबाट उनी घर फर्किए उनले पासबुक श्रीमतीलाई नै फिर्ता दिए श्रीमतीले पासबुकमा एउटा नयाँ रेकर्ड देखिन् नयाँ रकम जम्मा गरिएको सँगै लेखिएको थियो आज मंसिर महिनाको दश गते पाँच हजार रुपियाँ आज मैले थाहा पाएँ यतिका वर्षसम्म मैले तिमीलाई कति माया गर्थे र कति धेरै खुसीको बहार तिमीले मेरो जीवनमा ल्याएकी थियौ जानाले कसिलो अङ्कमाल गरे रोए र त्यो पासबुकलाई दराजमा राखेर रा बन्द गरिदिए हरेक नयाँ दम्पतिलाई यो कथा सुनाउन नभुल्नुहोला बसका भन के छ बन्दो बसका माउँदैछु सुस्त सुस्त माउँदैछु सुस्त सुस्त बोकेर प्रेम गङ्गा बोकेर प्रेम गङ्गा भित्र तिम्रो दिलको भित्र भित्र भन के छ बन्दोबस्त भन के छ बन्दोबस्त साथ कैदी हुँदैन कहिले सनत रङमाथि रङ फुटेरै रङ्गिन्छ जिन्दगानी रङ्गिन्छ जिन्दगानी भन के छ बन्दोबस्त भन के छ बस्ता माथ लाग्ने यो प्रेम रोगलाई ओखति काम लाग्ने यसका साथै आजको कार्यक्रमबाट विदा माग्ने बेला भयो यस कार्यक्रमलाई अनलाइन वा डाउनलोड गरी सुन्नका लागि Chisapani Nepal dot blogspot dot कममा लगन गर्नुहोला कार्यक्रम कस्तो लाग्यो प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हजुरको पत्र एट जीमेल डट कम अर्को साता पुनः भेट्ने बाचा गर्दै निर्माता रन्सी र प्रस्तोता प्रदीप गिरी बिदा चाहन्छौ शुभरात्री Governor